नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहरजको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा आज पनि कार्यक्रम लौखानुस गाउँको साथमा छु म तपाईँको गाउँखाने कथाको साथी तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ सदाको बुधबार झैँ आज पनि तिन बजेको नेपाल बाणी समाचार सुनिसक्नु भएको छ अबको पालो हो कार्यक्रम लौ खानुस गाउँको लगभग लगभग हामी चार बजेसम्म रहेर रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नेछौँ रमाइलो कुराकानीको साथमा तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै यो बाटो हुँदै आउनुहोस् तपाईँसँग गाउँखाने कथाको खेल खेल्नेछौँ तपाईँ मध्ये एकजनाले पुरस्कार पनि पाउन सक्छ जसले सही जवाफ दिनुहुन्छ उहाँमध्ये एकजनाले पुरस्कारको व्यवस्था पनि पनि गरिएको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँ Nokia Samsung Colors Lava Micromax र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ हातमा लगाउने वारेन्टी हाते घडी मोबाइलका ग्यारेन्टी ब्याट्री पाउनुका साथै तपाईँ एन्ड्रोइड मोबाइल चलाइराख्नु भएको छ स्मार्टफोन चलाइराख्नु भएको छ भने तपाईँलाई आवश्यक पर्ने एप्लिकेसनहरू फ्रीमा डाउनलोड गर्न पनि सक्नुहुन्छ फ्री वाइफाई जोन भएको छ एमुन मोबाइल हाउस जहाँ एनटिसीको सिम कार्ड एनसेलको सिम कार्डको साथै एनटिसी एनसेल युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने एकमात्र स्थान एमुन mobile house Birendranagar Chitwan phone number रहेको छ शून्य छप्पन्न पाँच बयासी आठ सय एक र मोबाइल नम्बर अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस आफूलाई जे आवश्यक परेको छ यो दुईवटा नम्बरमा फोन गरेर अर्डर गराउन सक्नुहुन्छ यो त रह्यो जानकारी हामीलाई पुरस्कारको व्यवस्था गरिदिने वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितौनको जानकारी यति बेला कोही सहभागी आइसक्नु भएको इसारा पाएको छु उहाँसँग कुराकानी अनि खेल खेल्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ म गडौलीबाट सलिना बसेल गडौलीबाट सलिना बसेल सलिना बसेल हजुर सलिनाजी के छ हाल खबर ठिकै छ के भन्नु खाजा खानुभयो त छैन अहिले पछि खाने ल त्यसो भए कार्यक्रम सकिएपछि सँगै खानु पर्ला हुन्छ तपाईँको लागि गाउँ खाने कथा राखिहालेँ है त ध्यान दिएर सुन्नु होला सजिलो छ प्रश्नमै जवाब रहेको छ है कहिले हुन्छ मिठो यो कहिले हुन्छ साह्रै तितो रूप रङ्ग केही हुन भन नाउ छिटो के होला करेला करेला फेरि एकपटक खाने कथा सोधौँ फेरि एकपटक सोधौँ कि त्यसैलाई अन्तिम अन्तिम जवाब मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सलिनाजी कम्प्युटरले बिग्रियो भनेको छ सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने सुटिन्छौँ नमस्कार गडौलीबाट सलिना बसेर आउनु भएको थियो मिलाउन सक्नु भएन तपाईँलाई पनि सजिलो लाग्छ अनि खेल्न मन लाग्छ र मैले कुराकानी गर्न मन लाग्छ भने दुईवटा बाटो तपाईँको लागि खुल्ला गरेका छौँ यति बेला कोही सहभागी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ पदमपुरबाट रमण वाग्ले पदमपुरबाट रमण वाग्ले हजुर रमणजी के गर्नुहुन्छ पढ्दै कुन लेभल ए दस कक्षामा पढ्दै हुनुहुन्छ कस्तो चलिरहेको छ पढाइ राम्रो छ है ल तपाईँको लागि गाउँ खाने कथा राखिहाले कहिले हुन्छ मिठो यो कहिले हुन्छ साह्रै तितो रूप रङ्ग केही हुन्न भन न छिटो के होला कहिले हुन्छ मिठो यो कहिले हुन्छ साह्रै तितो रूप रङ्ग केही हुन्न भन नाउ छिटो के होला रूप रङ्ग केही हुन्न त्यो कुरोलाई नै याद गर्नु पर्यो कहिले हुन्छ रे तितो कहिले हुन्छ मिठो रमणजी गाह्रो पर्यो हजुर के गर्ने औषधि के गर्ने यसैलाई फाइनल जवाफ मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त रमणजी कम्प्युटरले बिग्रियो भनेको छ सही जवाब के हो भनेर जान्नको लागि कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते गाह्रो पऱ्यो कि कसो कुन्नी खै मलाई सजिलै लागेको छ हुन त मलाई जवाफ थाहा छ त्यसैले सजिलो लागेको हुनसक्छ अब अन्तिम एकजना सहभागीलाई सोध्छौँ यो प्रश्न त्यसपछि भने म आफै यसको सही जवाब दिनेछु यदि यसको सही जवाब नआएको खण्डमा यति बेला फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने सर पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार दादा कहाँदेखि को बोल्दै हुनुहुन्छ गणेश भट्ट हजुर जुटपानीबाट है हजुर गणेशजी के छ हाल ठिक छ है हुन्छ तपाईँको लागि गाउँखाने कथा राखिहाले है त कहिले हुन्छ मिठो यो कहिले हुन्छ साह्रै तितो रूप रङ्ग केही हुन्न भन नाउ छिटो के होला जिब्रो जिब्रो के गर्ने यसैलाई फाइनल मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त गणेशजी बिग्रियो भनेको छ नि त के गर्ने अब सही जवाब थाहा पाएर जाने बोली हो के बोली लगभग नजिकै पुगेको नि तपाईँ बोली हो थाहा पाउनु भयो नि है हुन्छ छुट्टिन्छौँ नमस्कार पक्कै पनि अब मिठो बोल्दा मिठै लाग्छ भने कहिलेकाहीँ तिखो वचन आउँदाखेरि तितो लाग्छ र रूपरङ्ग केही पनि हुँदैन तर आवाजले धेरै काम गर्छ त्यसैले यसको सही जवाब थियो बोली आ, यो गाउँखाने कथाको सही जवाब त आएन अन्य चाहिँ सजिलै सजिलो छ जस्तो लाग्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँ खाने कथाको खेल हुने गर्दछ कार्यक्रममा फेरि पनि कोही सहभागी आइसक्नु भएको इसारा पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ गेस गरेकै हो लगभग लगभग मिलेन भने फेरि अलिकता कस्तो कस्तो हुन्छ भनेर चाहिँ तपाईँले नै भनिदिनु भयो सजिलो हुन्छ भनेर नि सूर्य मिजार पिप्लेदेखि धेरै समयपछि आउनुभयो नि कता अस्ताउनु भएको थियो म हो ल ठिक छ यो संसारमा कामभन्दा ठुलो केही छैन कि होइन सुरेशजी हुन्छ ल कार्यक्रममा आउनुभएको छ तपाईँको लागि गाउँखाने कथा राखिहालेँ है त सजिलो छ कोसीको पानी बेसीको खेत पाँचजना बाउसे कोदालो एक के होला कोसीको पानी बेसीको खेत पाँचजना बाउसे कोदालो एक के होला सूर्यजी अप्ठ्यारो भयो सोच्नु सोच्नुहोस् अरू साथीहरूलाई पनि सहभागी हुने मौका दिनुपर्छ अलिक सानो सोच्नु होला अन्तिम पटक राखेको छु है त तपाईँको लागि भनेर कोसीको पानी बेसीको खेत पाँचजना बाउसे कोदालो एक के होला पास अर्को हप्ता फेरि प्रयास गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार सूर्य मिजर आउनुभएको थियो पिप्लेदेखि उहाँले पास भन्नुभयो अब कसलाई पास गर्नुभएको छ कोही साथी हुनुहुन्छ कोही सहभागी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु उहाँलाई पास गरे हो जस्तो लाग्यो हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ लोक गुरुङ चण्डी भन्ज्याङबाट के छ लोकजी खबर ठिकै छ है कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि गाउँखाने कथा राखिहाले है त कोसीको पानी बेसीको खेत पाँचजना बाउसे कोदालो एक के होला सुन्न गाह्रो पर्यो ल फेरि सुन्नु होला है त कोसीको पानी बेसीको खेत पाँचजना बाउसे कोदालो एक के होला लोकजी लोकजी विषयमा सम्पर्क विच्छेद भएर गइसक्नु भएको छ सम्पर्क टुटिसकेको छ टेलिफोन सम्पर्क यति बेला किन टुट्यो भनेर विष्णुदाईलाई पनि अचम्म लागिरह होला कहिलेकाहीँ नेटवर्कले गर्दा पनि हुन्छ र कहिलेकाहीँ नजानेको भएर पनि कति सहभागीहरू यसरी बिचैमै छुटेर जानुहुन्छ जान्नु नै ठुलो कुरो होइन सहभागिता हुनु ठुलो कुरो हो सफलता एक दिन मिल्छ नै फेरि पनि कोही सहभागी हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ पिप्लेदेखि नै हो रक्षक कोइराला पिप्लेदेखि रक्षक कोइराला हजुर रक्षक जी के छ हाल खबर एकदम ठाक छ नि सर ठिक ठाक छ होइन तपाईँको लागि पनि सोही गाउँ खाने कथा राखिहाले है त कोसीको पानी बेसीको खेत पाँचजना बाउसे कोदालो एक के होला ध्यान दिनुहोस् है कोसीको पानी बेसीको खेत पाँचजना बाउसे कोदालो एक के होला हातै हो सर हात हजुर के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने यसैलाई मान्नु सर हुन्छ हाम्रो कम्प्युटरलाई सोधौँ के भन्छ बिग्रियो रक्षकजी पनि बिचैमा छोडेर गइसक्नु भएको छ उहाँको जवाब पनि बिग्रिएको छ अब एकजनालाई मात्रै सोध्छौँ क्यारस होइन छजनालाई तिनजनालाई नै सोधिसकेका छौँ यसको पनि सही जवाब भन्नुपर्ने बेला आइसकेको छ यसको सही जवाब हो कलम कोसीको पानी बेसीको खेत भनेको माथिको भागमा चाहिँ मसिला चाहिँ पानी भनिएको छ अनि बेसीको खेत भनेपछि तल कपीलाई चाहिँ बेसीको खेत ठानिएको छ पाँचजना बाउसी भनेको पाँचवटा ओर्ला कोदालो एक भनेको चाहिँ कलम स्पष्टसँगै प्रश्नमा जवाब छ त्यसैले अलिकता ध्यान दिएर चाहिँ सोध्नु सुन्नुहोला प्रश्नलाई अनि सही जवाब दिने प्रयास गर्नुहोला कलम थियो यसको सही जवाब अझै मसँग रमाइला रमाइला सजिला सजिला गाउँ खाने कथाहरू धेरै छन् तर यति बेला भने एउटा साङ्गीतिक आवाज तपाईँको माझमा राख्नुपर्छ अनि छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्नुपर्छ भनेर विष्णुजीले इसारा गर्नुभएको छ यति बेला भने यो आवाज तपाईँको लागि केही बेर पछि आउनेछौँ रेडियो अर्पण छोडी कहीँ नजानुहोला यो मायालाई चौपाटै मन पर्यो मन त पर्यो अर्कै अर्पण एक सय चार थोप्लो पाँच मेगा हल तपाईँको दिलको साथी राजन दिल गुरुङ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले राखेको आकर्षक पुरस्कार जित्नको लागि तपाईँ यहाँसम्म आउनुहोस् र गाउँ खाने कथाको सही जवाफ दिनुहोस् तपाईँमध्ये एकजनाले आकर्षक पुरस्कार पाउनुहुनेछ यति बेला कोही सहभागी आइसकेको जानकारी पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते हजुर खै विष्णुजीले उताबाट मिलाउने प्रयासमा हुनुहुन्छ कहाँदेखि को हुनुहुन्छ खै उहाँसँग चाहिँ कुराकानी हुन सकेन शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ रमाइलो रमाइलो गाउँखाने कथाहरू लिएर आउने गर्दछु कार्यक्रममा फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ राम्रोसँग आवाज आएन तपाईँको कहाँदेखि को बोल्दै हुनुहुन्छ कहाँदेखि को बोल्दै हुनुहुन्छ भनेको एन्जलजी पर्साबाट पर्साबाट एन्जलजी आउनुभएको आवाज राम्रोसँग नसुनिएको के छ तपाईँको हालखबर ल ठिक हाम्रो पनि एकदम ठिक छ विष्णु दाईको पनि ठिक छ रिजनको पनि ठिक छ मेरो पनि ठिक छ है अब एउटा गाउँ खाने कथा चाहिँ तपाईँको लागि हालिहालेँ है त राखिहालेँ काला काला सहरमा मेला भर्न आएका भोलिपल्ट सबैजना बेपत्ता भएका के होला काला काला सहरमा मेला भर्न आएका भोलिपल्ट सबैजना बेपत्ता भएका के होला तारा तारा कोतारा भन्ने हो भने तपाईँले मलाई कोतारा नआउनु होला है <laughs> <laughs> के गर्ने यसैलाई अन्तिम जवाफ मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाफ एन्जलजी कम्प्युटरले ताला पड्का ताली पड्काए गाँठे ताराको जवाफमा चाहिँ होइन <laughs> विजेताको सूचीमा हुनुहुन्छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्ने छौँ नमस्कार एन्जलजी आउनुभएको थियो पर्सादेखि मिलाइ पनि सक्नु भएको छ आज खोइ एकजना मात्रै सहभागीले मिलाउनु भएको छ फेरि पनि अर्को कोही सहभागी हुनुहुन्छ भन्ने इसारो पाएको छु उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्ते बिचैमा छुटेर गइसक्नु भयो किन होला कुन नि माया मार्नु भएको हो कि कोही बेला मोबाइलमा ब्यालेन्स नभएर पनि डिस्कनेक्ट हुन्छ र कोही बेलामा नेटवर्कले गर्दा पनि त्यस्तो हुन जान्छ यति बेला फेरि पनि कोही सहभागी हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्ते नमस्ते हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ मेघनाथ नेउपाने हजुर रनपा नौ एकदमै हजुर के छ हाल खबर हजुर शीतल शीतल छ शीतल शीतल छ है हजुर हजुर हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँखाने कथा चाहिँ राखिहाले कहिले हुन्छ कहिले हुन्छ कालो कहिले हुन्छ रातो रातो हुँदा नछुनु है लैजाला नि सातो के होला प्रश्न हुन्छ फेरि पनि राखेँ है त कहिले हुन्छ कालो कहिले हुन्छ रातो रातो हुँदा नछुनु है लैजाला नि सातो के होला आगो आगोको आगोको कोइला आगो अथवा आगो कोइला भनौँ न हुन्छ के गर्ने यसैलाई अन्तिम जवाब मान्ने एकदम एकदमै हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाब मेघनाथजी ठ्याक्कै सही जवाब दिनुभएको छ विजेताको सूचीमा पर्नुभएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार मेघनाथ नेउपाने हुनुहुन्थ्यो रनपा नौदेखि ठ्याक्कै मिलाएर गइसक्नु भएको छ फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु उहाँसँग पनि कुराकानी गर्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्कार नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर म पदमपुरबाट रसिक वाग्ले पदमपुरबाट रसिक वाग्ले रसिक वाग्ले हजुर रसिकजी के गर्नुहुन्छ बसी बसी बसाउ है हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि एउटा गाउँखाने कथा राखिहाल्छु है त काँधमा छिराएर कम्मरतिर झार्नु पहिलोपल्ट लगाउँदा कपाल जम्मै फाल्नु के होला हजुर काँधमा छिराएर कम्मरतिर झार्नु पहिलोपल्ट लगाउँदा कपाल जम्मै फाल्नु के होला लगाउने कुरो हो भनेर चाहिँ थाहा पाइयो यहाँनिर होइन त्यो चाहिँ थाहा पाइयो के होला त्यसको सही जवाब गाह्रो पर्यो के गर्ने त पास गर्ने ल भन्नुहोस् न त्यो एउटा कुनै अनुमान लगाउनुहोस् लङ्गौटी के गर्ने यसैलाई अन्तिम जवाफ मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त तपाईँको जवाब बिग्रियो त रसिकजी कम्प्युटरले बिग्रियो भनेको छ त्यो तपाईँसँग पनि हुनसक्छ है के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने सुटिन्छौँ नमस्कार रसिक वागले आउनुभएको थियो पदमपुरदेखि उहाँले मिलाउन सक्नु भएन फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु उहाँसँग पनि कुराकानी गर्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते विष्णु दाई मिलाउने प्रयासमा हुनुहुन्छ कहाँदेखि को हुनुहुन्छ फेरि पनि स्वागत गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ माया सिलवाल भण्डारादेखि मायाजी के छ खबर जवाफ आइसक्यो होला जस्तो लाग्यो तपाईँलाई चाहिँ कागमा छिराएर कम्मरतिर झार्नु पहिलोपल्ट लगाउँदा कपाल जम्मै फाल्नु के होला जनै के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाफ ल ताली पड्किसकेको छ विजेताको सूचीमा पर्नुभएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार माया सिलुवा लाउनु भएको थियो भण्डारादेखि उहाँले पनि मिलाइसक्नुभयो अब विष्णुदाईको इसारा पाएको छु अब बिदा माग्नुपर्छ अन्तिम एकजना सहभागी को भाग्यमानी हुनुहुन्छ अन्तिम फोन हामी उहाँको लिन्छौँ अन्तिम कल उहाँको लिन्छौँ किनभने अन्तिम कल लिनु भनेकै भाग्यमानी हो जस्तो लाग्छ पुरस्कार जित्नु नजित्नुसँग कुनै सवाल भएन यति बेला कोही सहभागी हुनुहुन्छ अन्तिम कलरको रूपमा उहाँसँग पनि कुराकानी गर्छु र रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म खैरानीबाट सुजित सुवेदी खैरानीबाट सुदीप सुवेदी सुदीपजी के गर्नुहुन्छ कुन लेभल पढ्दै हुनुहुन्छ दस कक्षा पढ्दै हुनुहुन्छ है कस्तो चलिरहेको छ पढाइ राम्रै छ है हुन्छ तपाईँको लागि पनि गाउँखाने कथा राखिहालेँ है त कोठा हुन्छ चौसठी एक हुन्छ घर बत्तिस भाइ मिलिजुली गर्छन् वारपार के होला मुख मुख के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त ला तपाईँको जवाब बिग्रियो त सुदीपजी सुदीपजी कार्यक्रममा चाहिँ अब आउनुभयो जवाफ मिलाउन सक्नु भएन यसको सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार खैरेनबाट सुदीप सुवेदी हुनुहुन्थ्यो बस उहाँहरूले मिलाउन सक्नु भएन अन्तिम कलरको रूपमा आउनुभएको थियो अब भने विदा माग्नुपर्छ भनेर विष्णु दाईले इसारा गर्दै हुनुहुन्छ आज धेरै साथीहरू आउनुभयो गडौलीबाट सलिना बसेल मिलाउन सक्नु भएन पदमपुरबाट रम रमण वागले उहाँले पनि मिलाउन सक्नु भएन जुटपानीबाट गणेशबाट मिलाउन सक्नु भएन पिप्लेबाट सूर्य मिजार प्रयासै गर्नु भएन चण्डी भन्ज्याङबाट लोक गुरुङ उहाँले पनि मिलाउनु भएन पिप्लेबाट रक्षा कोइराला मिलाउनु भएन पुर्साबाट एन्जलजी आउनुभएको थियो उहाँले मिलाउनु भएको छ रनपा नौदेखि मेघनाथ नेउपाने उहाँले पनि मिलाउनु भएको छ पदमपुरदेखि रसिक वागले आउनुभएको थियो उहाँले मिलाउन सक्नु भएन भण्डाराबाट माया सिलवाल मिलाउनु भएको छ खैरेनबाट सुदीप सुवेदी आउनुभएको थियो उहाँले मिलाउन सक्नु भएन धेरै साथीहरूले मिलाउनु भएको छ धेरैभन्दा पनि अब धेरैले चाहिँ बिगार्नु भएको छ र उहाँहरूमध्ये केहीले चाहिँ मिलाउनु भएको छ उहाँहरूमध्ये एकजनालाई पुरस्कारको व्यवस्था गरिएको छ त्यसैले गोला बनाउने जिम्मा विष्णु दाईलाई दिन्छु त्यतिन्जेलको लागि यो साङ्गीतिक आवाज फेरि पनि तपाईँको लागि मलाई निकै नै रमाइलो भाका तपाईँको माझमा राखेका छौँ र पृष्ठभूमिमा पनि बसिरहेको छ यो भाकालाई केही बेरपछि हामी फेरि उठाउनेछौँ यति बेला भने मेरो हातमा गोला परिसकेको छ आज विजेता बन्नुभएको छ रनबा नौदेखि आउनुभएका मेघनाथ मेघनाथ जिल्ला हाम्रो तर्फबाट कङ्ग्रेचुलेसन धेरै धेरै बधाई छ मेघनाथजी तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट राखेको आकर्षक पुरस्कार जित्नु भएको छ एक साताभित्र आफ्नो परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहर्चमा आएर आफ्नो पुरस्कार सङ्कलन गर्नु हुनुको लागि अनुरोध गर्दछु र यदि अहिले पनि तपाईँ मलाई सुनिराख्नु भएको छ भने तपाईँले हाम्रो प्राविधिक सहकर्मी साथी विष्णुलाई आफ्नो मोबाइल नम्बर टिपाइदिनको लागि आग्रह गर्दछु किनभने तपाईँले मोबाइल नम्बर टिपाइसकेपछि तपाईँको पुरस्कार तपाईँ भएको ठाउँमा स्वयं आइपुग्नेछ त्यसैले अब भने कार्यक्रमबाट बिदा लिनुपर्ने हुन्छ सकिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद फोन सम्पर्कमा आउनुभयो प्रत्यक्ष रूपमा तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद फोन प्रयास गर्नुभयो कति साथीहरूले उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी विष्णु दाईलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु पुरस्कारको व्यवस्था गरिदिनुहुने एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितौनलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दै रेडियो अर्पण एक सय प्रस्तुति कार्यक्रम लौखानुस गाउँको आजको व्यवसायलाई बिट मार्दै छुटिन्छु म तपाईँको दिलको साथी राजन दिलगुरुङ हस्त नमस्ते तपाईँको बाँकी पल शुभ रहोस् रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल उफो, यो मेरो दाँत छिद्रा परेर पनि